धनुहुनेको मायामा मनुहुनेको माया र धनुहुनेको मायामा के फरक पायो को माया के फरक पायो आफै बस्ने मुटु पनि दुख्ने गरायो आफै बस्ने मुटु पनि दुख्ने गरायो मन हुनेको माया र धनु हुनेको मायामा के फरक मेरे आधी पराइले तिमले उड्ने घुम्टो खोल्यो मेरे आघि पराइले तिमले उड्ने घुम्टो खोल्यो छटपटीले भन्दिनामा मेरो छाती कति पोल्यो छटपटीले भन्दिनामा मेरो छाती कति पोल्यो लौ घाँटेरै भन मैले गर्ने माया र उसले गर्ने माया चलाउँदा मलाई सम्झिरुन्छौ होला पराईले वचन लाउँदा मलाई सम्झिरुन्छौ होला मैले दिएको रुमाल चिनो आँसु झरी धुन्छौ होला मैले दिएको रुमाल चिनो आँसु झरी धुन्छौ होला लौ भना माया मायामा के फरक पायो